मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ जति रुवाओस् भरभरी रुआओ जति रुआओ रुवाओस् भरभरी रुवाओस् आफ्नो मान्छे आफ्नै हुनुहुन्छ आफ्नो मान्छे आफ्नै हुनुहुन्छ मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ जति भुलु सहरको रमझममा मन त आफ्नो गाउँमै हुन्छ जति भुलु सहरको रमझममा मन त आफ्नो गाउँमै हुन्छ साथी सुखमा हजार भेटिन्छन् दुःख बाँड्ने एउटै हुन्छ ओ दुःख बाँड्ने एउटै हुन्छ मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ बाबा भुल गर्दिन भन्छु मान्छे हुँ गल्ती नै हुन्छ अब भुल गर्दिन भन्छु मान्छे हुँ गल्ती नै हुन्छ मेरो भगवानले सब माफ दियो देउता भन्नु देउतै हुन्छ देउता भन्नु देउतै हुन्छ मन पराउने हजार